খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज व्यासभूमि यातायात व्यवसाय समितिमा आबद्ध सवारी चालकले सोमबारदेखि चालक लेखिएको जर्सी अनिवार्य लगाउने भएका छन् मुलुकमा अधिकांश सवारी दुर्घटना चालकको लापरवाहीले हुने गरेको तथ्याङ्क बाहिर आएपछि चालकलाई जिम्मेवारी बनाउन चालक लेखेको जर्सी प्रदान गरेको समितिका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो जर्सी लगाएर सवारी चलाउने चालकलाई कर्तव्यबोध गराउन र जिम्मेवार बनाउन यातायात व्यवसाय र ट्राफिक कार्यालयको सल्लाहमा अनिवार्य चालक जर्सी लगाउनुपर्ने व्यवस्था गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो जर्सी लगाएका चालकको गतिविधिलाई यात्रु स्वयंले ख्याल गर्न सक्ने सक्नेछन् अध्यक्ष श्रेष्ठले भन्नुभयो चालकको कारणले हुने दुर्घटना न्यूनीकरण होस् भनेर जर्सीको व्यवस्था गरिएको हो चालक लेखेको जर्सी नलगाई सवारी चलाएको फेला पारिए चालकलाई तत्काल पाँच सय रुपियाँ जरिवाना तिराइने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो यातायात समिति करिब सात वर्ष पहिले स्थापना भएको हो समितिका सहसचिव अमृत घिमिरेले समितिमा आबद्ध एक सय चालिसवटा सवारीका चालकलाई जर्सी खरिद गर्नका लागि करिब दुई लाख लाख पचास हजार रुपियाँ खर्च भएको जानकारी दिनुभयो ब्यासभूमि यातायात व्यवसाय समितिका सवारी साधन सदरमुकाम दमौलीदेखि कास्कीको पोखरा चितवनको नारायणघाट लमजुङको सहर र गोर्खाको गोर्खा बजारसम्म जाने गरेका छन् अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ ठेटुडा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन ओबिसी काठमाडौँ मोगलिन दमोली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबरको साथमा फोटो पोइन्ट फोल digital colour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 खै कसको भुल माया दिल माया खै कसको दिल माया दिल माया खै कसको दिल माया दिल माया खै कसको देख्दैनन् कोही पनि जुन तारालाई हेरेर कल्पिने जो पनि नजिकैको जुन किरीलाई देख्दैनन् कोही पनि जुन तारालाई हेरेर कल्पिने जो पनि दियो मुनि अध्यारो खै कसको भुल दिल माया दिल माया खै कसको भुल दिल माया दिल माया खै कसको जीवनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाखाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ Study in Japan.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 भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक मात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल नभने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन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 छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भएको राष्ट्रिय खबर अब विस्तारमा निर्वाचन आयोगले आचार संहिता लागू भएपछिका सबै सरुवा रद्द गराउने तयारी गरेको छ आगामी मंगिर चार गतिका लागि तय भएको दोस्रो संविधान सभा निर्वाचनका लागि आयोगले हिजो सोमबारबाट आचार संहिता लागू गरेको थियो आचार संहिता लागू हुने भएपछि सरकारले एक दिन अगाडि नै उच्च कर्मचारी सरुवा बढुवा र सुरक्षा निकायमा समेत व्यापक हेरफेर गरेको थियो निर्वाचन आयोग स्रोतका अनुसार निर्वाचन आचार संहिता लागू भएपछि नेपाल आयल निगमले रातारात गरेका सबै सरुवा बदर गर्न आयोगले आजै सरकारलाई पत्रचार गर्ने भएको छ नियुक्तिमा भएको अनियमितताबारे नेपालवाणी नेटवर्कले राखेको जिज्ञासामा निर्वाचन आयोगका आयुक्त रामभक्त ठाकुरले आचार संहिता लागू भएपछिको नियुक्ति आयोगका लागि अमान्य हुने बताउनुभयो सात गते लगाएपछि त्यसपछि भयो भने हामी त्यसको प्रतिकारमा आउँछौँ त्यसको लागि विरोध गर्छौँ यो गलत हो भन्छौँ त्योभन्दा अगाडि भएको कुरालाई त हामी भन्न सक्दैनौँ यहाँले सरकारसँग सोध्यौँ त्यस्तै रातारात अनियमित ढङ्गले कर्मचारी भर्ना गर्ने युवा स्वरोजगार कोषमाथि पनि निगरानी छ कोषले दुई महिना अघि लिएको भर्ना गलत भएको भन्दै सरकारले नै उक्त भर्ना खारेज गरेको थियो अहिले विभिन्न दलको दबावमा तीनै व्यक्तिहरूलाई कोषका उपाध्यक्ष प्राध्यापक डाक्टर पुण्य प्रसाद रेग्मीले अस्थायी नियुक्ति दिएपछि नियुक्तिमा विवाद आएको हो कोषको नियुक्ति विवादस्पद भएको भन्दै अर्थमन्त्री शंकर प्रसाद कोइराला समक्ष समेत उजुरी पुगेको छ यसै गरी राष्ट्रिय सतर्कता केन्द्रले कोषको नियुक्ति गरेका फाइलहरू नियन्त्रणमा लिने तयारी गरेको छ निर्वाचन आयोगले आज फोटोसहितको मतदाता नामावली सार्वजनिक गर्ने भएको छ जिल्ला निर्वाचन कार्यालय मार्फत देशैभर सङ्कलन गरेको फोटोसहितको मतदाता नामावली सार्वजनिक गर्न लागेको हो आगामी सोमबारसम्म दावी विरोधको समय सीमा तोकेर आयोगले आज नामावली प्रकाशन गर्न लागेको आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिनुभयो नामावली दर्ता गरेपछि नाम स्थायी ठेगाना गलत भएको भए प्रमाणसहित आफै उपस्थित भएर सच्याउन पनि आग्रह गरिएको छ गत असार मसान्तसम्म सङ्कलन गरिएको नामावलीमा देशभरबाट करिब एक करोड तेइस लाख आठ हजार जनाले नाम लेखाएका छन् Música नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्वाचन विरोधी दलहरूसँग वार्ताबाट समाधान खोज्न प्रमुख दलहरू आतुर रहेको बताउनु भएको छ अध्यक्ष खनालले नेकपा माओवादी वैद्यले भने जस्तै आफूहरू पनि मंगिर चारमा निर्वाचन गर्ने विषय बाहेकमा निशर्त वार्ता गर्न चाहेको बताउनुभयो उहाँले देशलाई अहिले निर्वाचनको विकल्प भन्दा अन्य मार्गबाट निकास दिन नसकिने भएकाले सबैले आफ्ना माग र पार्टीका नीतिहरूमा राख्दै आएको अडान संविधान बनेपछि मात्रै राख्नुपर्ने दावी गर्नुभयो अध्यक्ष खनालले प्रमुख दल सबैलाई सबैलाई साथ लिएर निर्वाचनमा जान चाहेको तर तोकिएको मितिमा निर्वाचन गराउने विषयमा भने कुनै सम्झौता नहुने जिकिर गर्नुभयो खनाले यदि वार्तामा मंसिर चार गते हुने निर्वाचनमा सहमति नभए प्रशासन लगाएर पनि निर्वाचन गराई छाड्ने नेपालवाणी नेटवर्कलाई बताउनुभयो मङ्सिर चार गते देशमा चुनाव हुन्छ त्यसले देशलाई एउटा परिणाम भाँडेमा त्यसको औषधि उपचारहरू प्रशासनले गर्छन् नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलको आज अपरेसन गरिने भएको छ फाइल्स रोगबाट पीडित पौडेललाई हिजो साँझ त्रिवेशी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो चिकित्सक रमेश सिंह भण्डारी नेतृत्वको टोलले केबेरमा अपरेसन गर्ने उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो उपसभापति पौडेल अस्पतालमा भर्ना भएपछि अहिले नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् अपरेसनपछि एक दुई दिन अस्पतालमै बस्नुपर्ने स्वकीय सचिव अधिकारीले बताउनुभयो न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको भन्दै नेकपा माओवादी निकट मजदुर संगठन अखिल नेपाल औद्योगिक मजदुर संघले आज आज आधा दर्जन उद्योग बन्दको आह्वान गरेको छ न्यूनतम पारिश्रमिक लागू गर्न सरकारसँग पटक पटक भएका वार्ता निष्कर्षमा नपुगेपछि संघले पाँचवटा उद्योग ठप्प पार्ने घोषणा गरेको हो संघले बहुराष्ट्रिय उद्योग युनिलिभरमा आश्रित तीन उद्योग युनिक सोप गंगा सोप र नेसनल सोपको उत्पादन ठप्प गर्ने जनाएको छ त्यस्तै एन्टार्टिक बिस्कुट र सुपर लेमिकोट पनि बन्द गर्ने घोषणा गरेको छ सरकारले मजदुरका लागि आठ न्यूनतम तलब कायम गरिए पनि केही उद्योगहरूले कार्यान्वयन नगरेको भन्दै संघ आन्दोलनमा उत्रिएको हो न्यूनतम पारिश्रमिक दिने उद्योगलाई भने कुनै अवरोध नगरिने सङ्घले जनाएको छ काठमाडौँको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर ठिमी भक्तपुरका बिस वर्षीय आशिष सुनवार रहेका छन् गम्भीर घाइते सुनुवारको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरले जनाएको छ जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको थियो बाराको रतनपुरीमा वन गस्ती र तस्कर बीच हिजो साँझ दोहोरो भिडन्त भएको छ राष्ट्रिय वन क्षेत्रमा काठ काटिरहेको अवस्थामा वन गस्तीले पक्राउ गर्ने क्रममा तस्करहरूले खुकुरी प्रहार गरेपछि भिडन्त भएको हो पसहारा पसाहार रेन्ज पोस्टबाट गएको वनगस्ती टोलीमाथि खुकुरी प्रहार भएपछि वनगस्ती टोलीले चार राउन्ड हवाई फायर गरेको थियो भिडन्तमा कुनै पनि मानवीय क्षति भने भएको छैन चारजनाको संख्यामा रहेका तस्करहरू खुकुरी प्रहार गरी भाग्ने क्रममा दुईजनालाई नियन्त्रणमा लिएको छ बारा रतनपुरी चारका किशोर गुरु र बेचु गुरुलाई वनगस्तीले नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय बाह्रका प्रमुख मनबहादुर खड्काले जानकारी दिनुभयो पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय बाह्रमा राखिएको छ नेपालकै ऐतिहासिक नुवाकोटको सातले दरबार र प्रसिद्ध तलेजु मन्दिरको पुनर्निर्माण कार्य सुरु गरिएको छ जीर्ण बन्दै गएका दरबार र ऐतिहासिक मन्दिरको संरक्षणमा चासो देखाउँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक करोड रुपियाँ खर्चेर दरबार र गोरदार घरको वरिपरिको पर्खाल तथा तलेजु मन्दिरको पुनर्निर्माण सुरु गरेको हो विक्रम सम्मत अठार सय उन्नाइस सालमा निर्माण गरिएको नुवाकोट दरबारको पर्खाल लडेर जोखिममा बनाए जोखिम बनेपछि मन्त्रालयले गएको आर्थिक वर्षमा छुट्याएको बजेटबाट दरबार र मन्दिरको पर्खाल बनाउन सुरु गरेको थियो मन्त्रालयले चारजना ठेकेदार मार्फत पुनर्निर्माण कार्य अन्तर्गत दरबार र मन्दिर आसपासको पर्खाल निर्माण कार्य गरिरहेको छ मन्त्रालयले बाहिरी पर्खाल बनाउन एक करोड रुपियाँ छुट्याए पनि मुख्य जीर्ण भएको दरबार र तलेजु मन्दिरको छानो निर्माण भनी चासो नदिएको सात तले दरबार सङ्ग्रहालयको गुनासो छ असार सम्पन्न नै पुनर्निर्माण कार्य पुरा गर्नु हुनुपर्ने योजनाको योजनाको असारबाट मात्रै कार्य सुरु गरिएको थियो लिच्छविकालीन समयमा निर्माण भएको तलेजु मन्दिर र पृथ्वीनारायण शाहले बनाउन लगाएको सात तले दरबार लोकतन्त्र स्थापनापछि सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ अछाम जिल्लाको बडेलगडामा रहेको बयालपाट अस्पताल यो वर्ष देशकै सर्वोत्कृष्ट अस्पतालका रूपमा अवार्ड प्राप्त गरेको छ दुई हजार पैँसठी सालदेखि सेवा सञ्चालन गरेको बयालपाट अस्पतालले सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो काठमाडौँको स्वास्थ्य खबर पत्रिकाले देशभरिका अस्पतालको मूल्याङ्कन गरी बयालपाट अस्पताललाई सर्वोत्कृष्ट अस्पताल घोषित गरिएको बयालपाट अस्पतालको मेडिकल निर्देशक श्रीराम तिवारीले बताउनुभयो सुदूरपश्चिमकै नमूनाको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 चार नयाँ road Parsa Bazar Chitwan proprietor Ramesh Senchuri Kamala Senchuri mobile अन्ठानब्बे चार पचास त्रिसठी सात सय अडसठी पुनश्च हाम्रो पसल पुरानो ठाउँबाट सौगात फोटो स्टुडियोको ठिक अगाडि सरेको सहरर्ष जानकारी गराउँदछौ ओइ सुन्न यार तेरो घर घर अगाडिको बाटो लाइन गएको बेलामा पनि झलमल देख्छु फेरि टिभी पनि हेर्छौ भन्छस् होइन के चमत्कार गरिस् तैँले चमत्कार होइन यार यो त रिस सन सोलर एन्ड सरप्राइजको कमाल हो त पनि त्यही गएर आजै सोलर किनेर घरमा राख तेरो घर पनि झलमल भइहाल्छ नि हजुर हामी कहाँ विभिन्न किसिमका solar premier solar Waaree solar solar land पाउनुको साथै इन्भर्टर र सोलरका ब्याट्रीहरू सुपथ मूल्यमा पाइन्छ साथमा अस्सी वाटको सोलर जडानमा टेबल फ्यान फ्री र एक सय तिस वाटको सोलर जडानमा डिसोम फ्री सम्पर्क रिस्टोर sun solar and suppliers Chowk Chainpur एक चितवन फोन शून्य छपन्न छ बयानब्बे सात सय पाँच किरण तिवारी अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे दीपक तिवारी अन्ठानब्बे चौध पच्चिस उनानब्बे बिस पुनश्च हामी कहाँ डिस होम पनि पाइन्छ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य मोर्सीका समर्थकहरूले अमेरिकी राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरिरहेका थिए इजिप्टमा भइरहेको प्रदर्शनमा हालसम्म दर्जनौ मानिसहरूको मृत्यु भएको छ भने हजारौं घाइते भएको बताइएको छ कोलम्बिया र भेनेजुएला बीच दुई देशको सम्बन्ध सुधारका लागि सहमति भएको छ कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोस र भेनेजुएलाका राष्ट्रपति निकोलस बीच भएको भेटवार्तापछि उक्त सहमति भएको हो उनीहरूले दुई देशको सीमाको विषय र लागु औषध तस्करलाई नियन्त्रण गर्न मिलेर काम गर्ने बताएका छन् त्यस्तै ऊर्जा तथा व्यापारका लागि पनि एक अर्कामा सहयोग आदान प्रदान गर्ने प्रतिबद्धता जनाइएको छ भेनेजुएलाका विदेश मन्त्री एलियास जियुवाले उच्चस्तरीय भेटवार्तापछि भने दुई देशको सम्बन्धमा सुधार हुने बताएका छन् अब खेल खबर राजधानीमा जारी सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज बंगलादेश र श्रीलंका भिड्ने भएका छन् दिउँसो चार बजेपछि आर्मी मैदान लगन खेलमा शुरू हुने खेलमा दुवै टीम जितको खोजीमा हुनेछन् यसअघि हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग बराबरीमा रोकिँदा भूटान र पाकिस्तान पनि बराबरीमा रोकिएका थिए दक्षिण अफ्रिका र श्रीलङ्का बीचको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगिता आज हुँदैछ पहिलो खेलमा भारी अन्तरले जित निकालेको श्रीलङ्काले दक्षिण अफ्रिकालाई पराजित गरेकाले आज पनि सोही निरन्तरता दिने तयारी गरेको छ तर पहिलो खेलमा एक सय अफ्रिका आजको खेलमा जित निकाल्दै श्रृङ्खला बराबरी गर्ने गर्न खोज्नेछ आजको खेलमा श्रीलङ्का दिनेश चण्डीमल र दक्षिण अफ्रिका एबी डेभिलियर्सको कप्तानीमा मैदानमा उत्रनेछ खेल दिउँसो पाउने तिन बजेदेखि सुरु हुनेछ फुटबल क्लब बार्सिलोनाले आज नयाँ प्रशिक्षक घोषणा गर्दैछ उसले तीन वर्षका लागि अर्जेन्टिनाका मार्टिनोलाई क्लबको नयाँ प्रशिक्षकका रूपमा नियुक्त गर्नेछ बार्सिलोनाका खेल निर्देशक एन्डोनी जुबे जरेटा र मार्टिनो बीच हिजो भएको छलफल सकारात्मक बनेपछि आज मार्टिनो सम्झौतामा हस्ताक्षरका लागि बार्सिलोना पुग्दैछन् गत शुक्रबार मात्रै स्वास्थ्य समस्याका कारण टिटो भिला नोभाले प्रशिक्षक पदबाट राजीनामा दिएका थिए टाटा उपनामले चिनिने पचास वर्षीय मार्टिनोले यसअघि परागोको प्रशिक्षण सम्हालेका थिए अर्जेन्टाइन स्टार लियोनल मेसीले मार्टिनो राम्रो प्रशिक्षक भएको प्रतिक्रिया दिएका छन् राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू फेरि एकपटक आचार संहिता लागू भएपछि सरकारले गरेका सबै सरुवा रद्द गर्ने निर्वाचन आयोगको तयारी आज फोटो सहितका मतदाता नामावली प्रकाशन गर्ने प्रकाशन प्रशासन लगाएर भए पनि तोकिएको मितिमा निर्वाचन गराउने एमाले अध्यक्ष खनालको जिकिर काङ्ग्रेस उपसभापति पौडेल अस्पतालमा भर्ना अपरेशन आज अखिल नेपाल औद्योगिक मजदुर संघद्वारा पाँच उद्योग बन्द आह्वान नुवाकोटको सात तले दरबार र तलेजु मन्दिरको पुननिर्माण सुरु इजिप्टमा भएको झडपमा एकजनाको मृत्यु कोलम्बिया र भेनेजुएला बीच सम्बन्ध सुधारका लागि सह खमत र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 mobile number अन्ठानब्बे चार पचास अडसठी पाँच सय पचासी पुनश्च हामी कहाँ सम्पूर्ण स्कुलका शिक्षकका ड्रेसहरू पाइन्छ टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त आरटीआर RTR 160cc साथमा सिटी 110 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य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 रोडमा रहेको जनज्योति बिजुली पसल छ नि त्यही जानुहोस् न हो बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क जनज्योति बिजुली पसल खैरोहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छपन्न एकसठी दुई सय बाह्र र अन्ठानब्बे चार पचास छैसठी पाँच सय बैसठी स्वास्थ्य जीवन सुखी परिवार सुखी परिवारको लागि शुद्ध तोरीको तेल शुद्ध तोरीको तेलको लागि सदैव सम्झनुहोस् जनजागृति सहकारी संस्था लिमिटेडलाई साथमा मल विभिन्न समयमा लगाउने बिउ बिजन विषादी एवं दैनिक उपभोग्य सामग्रीहरू र आफ्नै मिलबाट उत्पादित शुद्ध तोरीको तेल सुपथ मूल्यमा पाइन्छ सम्पर्क जनजागृति सहकारी संस्था लिमिटेड रत्नगर एक बकुलहर सितुवन फोन शून्य छपन्न पाँच साठी शून्य शून्य चार गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज